नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी विगत केही सातादेखि सुबिन भट्टराईको उपन्यास समरलभको वाचन सुन्दै आएका छौं आज पनि हामीले समरलभको वाचन लिएर आएका छौं गएको साता हामीले समरलभको दोस्रो श्रृङ्खलासम्म वाचन गऱ्यौं दोस्रो श्रृङ्खलामा आइपुग्दा साया र लेखकबीच प्रेम सम्बन्ध स्थापित भएको छ अब अगाडि के हुन्छ सुनौ समरलभको तेस्रो श्रृङ्खला मैले पनि किनेँ टमाटर आलु उसैले छान्दी त्यसपछि उसको घर अगाडिको गल्लीसम्म गएँ त्यहाँभन्दा अगाडि जान उसले निषेध गरी भनी तिमीसित भेट्न आउँदा कति बाहना गरेर आएको हुन्छु कसैले मलाई तिमीसित देखेँ भने मेरो बाहना बनाउने टपिक नै सकिन्छ बाहना के बनायो जान्न एकदम इच्छा लाग्यो केटीहरू आफ्नो बोयफ्रेन्डलाई भेट्न के कस्ता बाहना बनाउन सक्छन् कौतूहल थियो उसले तरकारीको झोला देखाउँदै दे भने इ देखेर तरकारी किन्न जाने बाहना ल्याए कि त्यसपछि पनि कम्तीमा बानेश्वरमा भेट्न आउँदा चाहिँ उसले तरकारी किन्ने बाहना बनाइरहे सिडी यससम्मको यात्राले थकाउनु थकायो नथकाओस् पनि किन उसको अभावको जुपोजले मलाई थिच्नु थिचेको थियो मनभरि अनेक कुरा खेलिरहे एकमलले त निकै धन्य धन्य फिल गरिरहेको थिएँ कति ठिक समयमा उसलाई प्रपोज गरेछु चाहिँ लाग्यो होइन भने त्यो पछिको दिनमा हामी सिसै टाढा हुने रहेछौँ कसलाई थाहा त्यसपछिको स्थिति कस्तो हुन्थ्यो सिडी यस पुग्ने बित्तिकै मेरो आँखाले सायालाई नै खोज्न सुरु गरे अगाडिपट्टि कोही थिएनन् क्लासमा छिरेर ब्याग राखेँ क्लास पनि खाली खाली थियो पछाडि क्यान्टिन गएँ सबैजना त्यहीँ रहेछन् साया आफ्नो चारजनाको ग्याङमा एउटा टेबलमा थिए परैबाट देखेँ सेतो ज्याकेट र रातो गलबन्दी उसलाई खुब सुहाएको थियो टाउकोमा पनि रातै टोपी लगाएकी थिए दिउँसो गर्मी हुन थालेको भए पनि बिहान बेलुकी काठमाडौँमा जाडो थियो परबाट मलाई देख्न साथ सायाको ग्याङका सबैजना हाँसे म पनि हाँसिदिएँ तर अरूसित बोल्दै नबोली एकैचोटि उनीहरूको ग्याङमा पुग्न मन लागेन कति फरक हुँदो रहेछ केही दिन अगाडिसम्म हामी बिचकै नहुँदा म ती कुराको गर्दिन थिएँ तर अब सब कुरामा विचार पुर्याउनुपर्छ भन्ने सोच आफसे आफ आयो म सायाहरूको ग्याङतर्फ नगई अर्कै ग्याङमा गएँ त्यो ग्याङलाई विनोदको ग्याङ भनिन्थ्यो क्लासको सबभन्दा हावा ग्याङ सबभन्दा बढी बङ कान्ने ग्याङ सब एक सय एक कफाडी मेरो अलिक राम्रो सम्बन्ध तिनीहरूसितै थियो तर मर्निङ र डे ग्रुपमा क्लास विभाजित भइसकेको अवस्थामा तिनीहरूसितको सम्बन्ध पनि तमिलिँदै जाला भन्ने लागिरहेको थियो त्यो ग्याङमा विनोद अमित र सन्तोष गरी तिनजना थिए गएर तिनीहरूसित हात मिलाएर छेउको एउटा कुर्सीमा बसे अनि तिनीहरूलाई सोधेँ कस्तो रह्यो त फर्स्ट इयर प्र्याक्टिकल डे विनोदले नै उत्तर दियो ठिकै भयो यार सन्तोषले मेरो र मुख ल्यायो अनि सायाहरू बसेको ठाउँतिर इसारा गर्दै सोध्यो उता नबसेर किन यता केटाहरू सब हाँसे म अबाग भएँ भित्रभित्रै त मिठो लागिरहेको थियो तर उनीहरूसित प्रतिवाद गर्ने हिसाबमा भने त्यस्तो होइन साथी मात्र हो होला होला हामीलाई नै थाहा छ विनोदले जिस्काउँदै भन्यो सँगै हिँड्नै नहुने मैले भने तिमीहरू पनि हिँड्या मात्रै हो त यतिन्जेल मुसुमुसु हाँसी मात्र रहेको अमितले सोध्यो हो भने मैले भने सँगसँगै हो घर सिधै उता सायाहरूसित गएर बस्या भए यी मोराहरूले झनै शङ्का गर्ने रहेछन् तिनीहरूसित छुटिएर तिनीहरूकै अगाडि सायासित भेट्न गए भने झन् के सोच्लान् अनि निकै बेरसम्म उनीहरूलाई भेट्न जान सकिनँ ट्राई गर्दा हुन्छ नि त विनोदले भन्यो घर पनि सँगसँगै रहेछ राम्री छे इन्ट्रान्स टपर हो के अरे केटी अलिक घमण्डी छ यार मैले भने सकिन्न जति घमण्डी भए पनि केटीहरूको मन पर्दिन कति नै टाइम लाग्छ र विनोदले भन्यो त्यसको त पहिलेदेखि बोयफ्रेन्ड छ जस्तो लाग्छ मलाई अमितले भन्यो मलाई मनमा नै खुब हाँस उठिरहेको थियो हाँसो थामेर बसिरहेको थिएँ अनि अमितलाई नै सोधेँ को रहेछ त्यो खोइ एक्ज्याक्ट त भन्न सक्दिनँ यार उसले भन्यो तिमी सिधै सेयर हुँदो हो नि बरु कहाँ त्यस्तो विषयमा कुरा हुनु मैले भने एकदम फर्मल हाई हेलो मात्र हुन्छ भएन है यस्तो सन्तोषले भन्यो देख्दा यतिका दिनदेखि केटी घुमाइरहेछ जस्तो लाग्छ तर फर्मल आइहाल्यो यो त अति भयो के गरौँ त मैले भने तिम्रो बोयफ्रेन्ड छ भनेर सोध्नु के फरक पर्छ र सोद्धा विनोदले भन्यो सोध्ने नि छ भने भने चुप लागेर बस्ने छैन भने भने आफै ट्राई मार्ने अब त झन् सम्भव नै छैन मैले भने किन विनोदले आँखीमा हल्लाउँदै सोध्यो यत्रो मर्निङ र डेको पर्खाल छ नआउने टाइम मिल्छ नजाने ए हो त विनोदले भन्यो यत्रो दिनसम्म केही गरिसके भए हुन्थ्यो अब अप्ठ्यारो छ त्यसपछि विषयान्तर भयो केटाहरू क्लास जाने तर्खर गर्न लागे सायासित भेटेर केही बोल्न पाइन्छ कि भन्ने आशले म बसिरहेँ एकछिनमा सायाहरू पनि उठेर हिँड्न लागे म त्यही कुर्सीमा बसिरहेको थिएँ साया त्यहीँ रोकिन्छ कि भनेर तर ऊ रोकिएन उनीहरू बसेको ठाउँबाट उठी मेरै साइडबाट सुई सुई हिँडेँ म उनीहरूलाई हेरिरहेको थिएँ केही अगाडि पुगिसकेपछि सायाले पछिल्लोतिर फर्केर मलाई इसाराले क्लासभित्र जाउँ भने अनि म एकैछिनमा लुरुलुरु क्लासतिर लागेँ कक्षामा पनि पढाइतिर ध्यान जान छोड्यो अरू बेला कुन ध्यान दिने होला उनीहरू ठ्याक्कै हामीभन्दा अगाडिको बेन्चमा म पछाडिबाट उसको कपाल खेलाइराख्थेँ ऊ एकपल्ट पुलको पछाडि फर्किन्थे तर प्रतिवाद गर्दिनथे तर मैले त्यसो गरेको देखेर किरणले प्रतिवाद गर्यो हत नगर्न के भयो र मैले भने उसलाई थाहा दिइसकेको थिएँ उसको अगाडि त्यति लाज पनि लाग्दैन थियो खुलेआम भएन कसले देख्छ र मैले भने लास्ट बेन्चमा बसेको यति पनि फाइदा नउठाउनु भित्ताको कान हुनसक्छ भने आँखा पनि त हुनसक्ला उसले हाँस्दै भन्यो जेसुकै होस् मैले भने बाल मतलब त्यसपछि उत्सुक लाग्यो उसको सिल्की कपालको स्पर्श पाउँछु भने म त्यस्ता जावा भित्ताहरूको के वास्ता राख्दैन पहिलो पहिलो प्रेम धेरै दिन यसै गरी गरियो उसको सामिप्यबाट टाढा हुनु अनि नजिकै भए पनि टाढा भइदिनुपर्ने व्यवस्था पाल्नु योभन्दा दिगदारी अरू केही होला तर एउटा दिन अरूभन्दा भिन्न भएर आइदियो इनर्जीको अन्तिम क्लास थियो प्रोफेसर शम्भुप्रसाद तिमिल सिन्हाको आँखै डरलाग्दा पाकेको अकबरे खुर्सानी जस्ता थियो उनको आँखा आवाज पनि डरलाग्दो अलिकति ठुलो बोल्यो भने पुरै क्लासमै कम्पन छुटे जस्तो हुन्थ्यो सिडी यसमा एउटा जोक व्याप्त थियो फर्स्ट इयर र सेकेन्ड इयर दुइटै क्लासका भित्ता प्रोफेसर तिमिल सिन्हाको बोलीले चर्किएका हुन् यस्ता प्रोफेसरको क्लासमा हल्ला गरेर कुन विद्यार्थी मुटुको भल्भ चर्काउन चाहँदो हो उनको क्लासमा लगभग पिन ड्रप साइलेन्स हुन्थ्यो उनको पनि एउटै आग्रह थियो पर उनको लेक्चर नसुन्यो भने तर आवाज निकाल्न नपाइने सायाले मलाई एउटा सानो डल्लो परेको कागजको टुक्रो हातमा थमाए खोलेर हेरेँ एउटा प्रश्न लेखिएको थियो आज के को प्र्याक्टिकल मैले त्यसैका पछाडिपट्टि लेखिदिएँ इकोलोजी उसले फेरि एकछिनमा अर्को कागज थमाए त्यसमा लेखेकी थिए आज बङ्क खान्छौ यस्तो रहेछ कुरा मैले सिधै उत्ताउलिएर जान्छु भन्नुभन्दा पनि यसो लेखेँ मेरो प्र्याक्टिकल छुट्दैन उसको शरीर र मुहार तिमिलसिनाको लेक्चरतर्फ केन्द्रित थियो तर एउटा हात पछाडि फर्काएर चिठी दिनेर लिने कारोबार गरिरहेकी थिए मेरो जवाफ पढेपछि उसले पुनः लेखी म सिकाइदिउँला नि त्यसपछि थप प्रतिवाद गरेर भाव खोज्न मन लागेन लेखेँ त्यो शर्तमा त हुन्छ पिरियड सकेपछि म उसितै गएँ हामी दुईजना सँगै गएको कसैले देख्ला कि भन्ने भयले सबैका आँखा छले यसपालि हामी पुरानै बाटोबाट नगई सिधै अगाडि फिजिक्स डिपार्टमेन्ट हुँदै सेन्ट्रल लाइब्रेरीको बाटोतिर लाग्यौँ लाइब्रेरीमा काम छ भन्थ्यो जुलोजी र माइक्रोबायोलोजीको संयुक्त ग्राउन्डमा क्रिकेट खेल्दै थिए केटाहरू अलिक अगाडि पुग्न साथ मैले उसलाई भने आज प्र्याक्टिकल छुट्ने भने इकोलोजी भने होइन उसले भने त्यही फरेस्ट स्याम्पलिङ त हो नि पहिले बिएससीमा गरेनौ फरेस्टको त कहाँ गर्नु मैले भने ग्रासल्यान्डको गरे जस्तो लाग्छ उस्तै त हो नि उल्लु उसले ठाडै उल्लु भन्दी फेरि भने क्वाड्रेट साइज फरक त हो नि क्यालकुलेसन उयो हो त तै पनि म सिकाइदिइहाल्छु भनिन र मैले टाउको हल्लाएँ त्यस दिन घाम मधुरो थियो पहिला लाइब्रेरीमा छिरेर ऊ किताब खोज्न लागि म उसैलाई हेरेर बसिरहेँ कि ट्वाललाई हेरिरह सहयोग गर न उसले भने के सहयोग गरौँ मैले भने किताब खोज्न सहयोग लाटा मलाई उसले लाटा भनेको मन परेन झर्केर भने कुन किताब कोरमण्डोको इकोलोजी कोरमण्डीको इकोलोजी त उतै सिडिएसको लाइब्रेरीमै थियो त मैले भने सब अरूले लगेका छन् एउटै भेटिएन उसले भने कति पढन्थे भएका साथीहरू मैले भने सब तिमी जस्तै लम्फू हुन्छन् त उसले फेरि हेपी मलाई तैपनि चुप लागे उसले एक्कासी सोधी तिमीले लाइब्रेरी कार्ड बनायो लो भएन त फसाद छैन भनौँ भने अझ हेप्ती छ भनौँ भने खोइल्याउ त भन्न पनि बेर थिए आफ्नै प्रेमिका हो सत्य नै भने त्यसै लम्फू भन्छु त म उसले आफ्नै भनाइ सही साबित भएकोमा मक्ख पर्दै मलाई व्यङ्ग गरे त्यसपछि उसले मेरो लाइब्रेरी कार्ड बनाइदिने आश्वासन दिए मलाई अर्को दिन आउँदा आवश्यक पर्ने फोटो भर्ना गरेको बिल आदि ल्याउन भने प्रेमिका हुनुको फाइदा उसको कुरा सुनेपछि मैले उसलाई धन्यवाद भने प्रेमिकालाई त्यस्तो औपचारिकता नदेखाएको भए पनि हुन्थ्यो तै पनि भनिदिए किन उसले तीको आवाजमा सोधे मेरो लाइब्रेरी कार्ड बनाइदिने भएकोमा मैले भने तिमी लम्फूले किताब झिकेर लौ लैजाऊ ल त उसले फेरि पेङ्गेको आवाजमा भने त्यो कार्ड त म आफै युज गर्ने हो लौ यस्तो रहेछ उसको उद्देश्य र पो त्यसरी लागिपरि गर्न खोजे कि म केही बोलिनँ एकनासले लाइब्रेरीको भर्याङ ओर्लिरहेका थियौँ सडकमा निस्केपछि ऊ आफै बोली ठिकै छ एउटा कार्डसम्म तिमीलाई दिन सक्छु ऊ हाँसी म हाँसेँ उसलाई भोक लागेको रहेछ तर कहाँ खाने प्र्याक्टिकल ग्रुप छुटिएपछि हामी केही केटा कहिलेकाहीँ हाफ टाइममा सेडा जाने गरेका थियौँ त्यहाँको चना केटाहरू खुब मन पराउँथे म पनि त्यसैले त्यहाँ जाने प्रस्ताव गरेँ सेडामा धेरै मान्छे मोमो खाइरहेका थिए के को मोमो भनेर सायाले सोधी पसले महिलाले भेज भनेपछि उसले नाक है काठमाडौँकी नेवारीलाई भेज मोमो के रुचोस् दुवैले चना र चिया मगायो त्यसपछि हामी एजुकेसन डिपार्टमेन्ट अगाडिको पिचबाट हुँदै तिनकुनीतिर लाग्यौँ पुस्तक पसल अगाडि गुजुमुज्ज मान्छेको भिड थियो कोही यसकै परिचित भेटिन्छन् कि भन्नेमा पनि बढी सतर्क रहँदै हिँड्यौँ तिनकुनी कटेर अलिकति तलबाट देब्रेतिरको कोरोनेसन गार्डनमा छिर्यौँ वाउ सायासित प्रेम भएपछिको पहिलो एकान्त अलिअलि डर अलिअलि रोमाञ्च अलिअलि खोलदुली सबै भावहरू प्याकेजमै मभित्र प्रविष्ट भएका थिए हामी भित्रपट्टि छिरेर काइयोको रूपमुनतिर बस्यौँ हरियो घाँस थियो बस्नलाई राम्ररी मिल्ने गरी त्यहाँ वरपर त्योभन्दा राम्रो बस्न लायक अरू ठाउँ थिएन त्यो दिन उसले पहेँलो हाइनेक जस्तो लगाएकी थिए निकै सुहाएको थियो एउटा कुरा नभनिरहन सक्दिनँ यो लुगाले पनि उसको छातीलाई टिमिक्कै देखाएको थियो केटीहरू सायद यस्तै लगाउन रुचाउँछन् केटाहरूलाई आकर्षित पार्न होला तर केटाहरू आकर्षित पारिसकेर पनि त्यस्तो लुगा लगाउन छोड्ने कहाँ हुन् र सायासित सबभन्दा नजिक भएको दिन थियो त्यो रुखमन्तिरको सुकेकै भए पनि आंशिक हरियो घाँसमा हामी बस्यौँ यो दिन साह्रै ढिलो आयो अघि बस्ने बित्तिकै मैले उसलाई भने यो दिन भन्नाले उसले सोधी यसरी नजिक हुने दिन भनेको मैले भने यतिको त पहिला पनि थियौँ नि होइन उसले भने तर आज हामी धेरै नजिक भइरहेछौँ भन्ने लागिरहेछ मैले सिधै उसको आँखामै हेर्दै भने ऊ पनि एकचोटि मेरो आँखामै हेरिरहेकी थिए हाय कस्तो अचम्म जुतिरहेका त हाम्रो आँखा थिए तर कम्पन सिधै मुटुमा पुगेको थियो मानव शरीर विज्ञानको लीला दिन पुरै नखुलेकाले जङ्गलभित्र अँध्यारै जस्तो थियो पर कोही थिएन हाम्रो आँखा आपसमा ठोकिएका थिए अचानक म भित्र केही भयो उसको गालामा आफ्नो हात पुर्याउँदै म बिस्तारै किस गर्न अगाडि बढेँ उसले मलाई कहीँ कतै रोकिनँ म उसका क्याडबरी जस्तै ओठहरूको स्पर्शको न्यानोपनमा बिजेँ आँखा पुरै बन्द गर्दै उसले आफ्नो हात मेरो पिठ्यौमा पुऱ्याई म जति जति आक्रामक बन्थेँ ऊ त्यति नै आक्रामक बनिदिन्थे उसको गाला घाँटी ओठ कतै बाँकी राखेनन् मेरो ओठले पुरै भावनामा बगेर उसलाई चुम्दै मैले बोलाएँ साया ऊ पनि साउथी जस्तो मधुर आवाजले मेरै नाम लिएरै मलाई पुकारी उसको गालामा भएको मेरो हात बिस्तारै तलतिर लैजान खोजेँ तर मेरो हातलाई रोक्दै उसले भने तिम्रा बाजे ऊ हेर त तिम्रा साथीहरू टाउको मोडेर पछाडितिर लगेँ डे ग्रुपका एक कुल साथीहरू भगवानदास मास्केसँगै हातमा मेजरिङ टेप लगायत सामग्री बोकेर आइरहेका थिए हामी हत्तपत्त सतर्क भएर सम्हाल्यौँ साय आफ्नो कपाल रबर ब्यान्डले मिलाउन थालि उठेर फुत्त भाग्यौँ प्र्याक्टिकल गर्न आएका साथीहरूले त देखेनन् तर भागेर पिचबाट निस्कने बेला सेकेन्ड इयरका केटाहरूले हामीलाई देखे हामी उनीहरूलाई त्यहाँबाट नदेचै चाहिँ नचिने चाहिँ गरेर कुलेलाम ठोक्यौँ सहे छ महिना पुरै प्र्याक्टिकल रफ्तारमा भनेको थ्योरी क्लासमा केन्द्रित रह्यौँ फर्स्ट इयरको कोर्स पनि लगभग सकिने तर्खरमा थियो भदौको महिना सिडी यसले हरेक वर्ष भदौमा फर्स्ट इयरका विद्यार्थीहरूलाई पोखरा फिल्ड ट्रिपमा लग्थ्यो टुर जम्मा जम्मी एक हप्ताको हुन्थ्यो फिल्ड जानुभन्दा अगाडि हामीलाई फिल्डमा के काम गर्ने कसरी गर्ने भन्नेबारे ओरिएन्टेसन लेक्चर दिइयो ओरिएन्टेसन सुनिसक्दा हामीले बुझ्यौँ पोखरा हामीलाई घुम्न होइन प्र्याक्टिकल गर्न लगिनेछ ओरिएन्टेसनमा हामीलाई अन्तिम दिन मात्र घुमाइनेछ भनिएको थियो यसैबाट स्पष्ट हुन्थ्यो हाम्रो पोखरा भ्रमणको औचित्य साथै अर्को यो कुरा पनि भनिएको थियो भ्रमणमा जाने आउने भाडा र खानाको लागि दिनको पचास रुपियाँ कलेजबाट प्राप्त हुनेछ अरू खर्च सबै आफै बिहोर्नुपर्ने खर्चबारे सबै विद्यार्थीबीच ओरिएन्टेसन सकिएपछि सक्तो चर्चा भयो सबैको असन्तुष्टि खानाका लागि दैनिक जम्मा रु पचास दिएकोमा थियो दिनमा रु पचासले के नै गर्न सकिन्छ तिर्ने बेला त्यत्रो पैसा तिरेको छ तर जाब एउटा फिल्डको खर्च पनि गरिदिँदैन सिडिएस सबैको यस्तै प्रतिक्रिया थियो पोखरा जाने दिन आयो सबैजनालाई बिहान छ बजे नै बोलाइएको थियो साया र म पूर्व योजना अनुसार चोकमा सभा पाँच बजे भेटियौँ सायाको झोला देखेरै छक्क परेँ म त उसँग दुईवटा झोला एउटा पछाडि बिरेकी थिए अर्को लामो खालको निलो ह्यान्डब्याग दाहिने हातले समातेकी थिए सकि नसकी भेट्ने बित्तिकै उसले आफ्नो झोलामालाई जिम्मा लगाइहाले उत्तिखेरै भनिहाले के हालेकी छेउ झोलामा कत्रो भारी लुगा मात्र हो उसले भने फलाम नै हालेकी छेउ जस्तो भारी छ त मैले भने अनि त्यो भिरेको झोलामा यो त फिल्डमा जाँदा बोक्नु परेन डायरी कलम अनि एउटा बुक छ उसले अलिक उच्च आवाजमा भने मलाई त एउटै झोला बोक्दा भयो त मैले आफ्नो झोलातिर इसारा गर्दै भने केटा मान्छे जस्तो हुन्छ त उसले भने हामीलाई कति थोक बोक्नुपर्छ के बोक्छौ त्यस्तो भो तिमी बुझ्दैनौ भने पो बुझ्नु त फेरि पनि उसले केही भनेन तर मैले केही बुझिसकेको थिएँ केटीहरूको ढर्रा नै बढी हुन्छ लुगै बोक्छन् धेरै जोर त त्यसैले कोटाइ कोटाइ सोध्न मन लागेन भर्खर भर्खर झिसमिसे उज्यालो सुरु भएको थियो चहलपहल एकदमै कम बिहान चाँडै भएकाले चिया पिउन पनि भएको थिएन वाणिज्य ब्याङ्क अगाडि बाटोमा एकजना दिदी चिया बेच्थिन् मैले सायालाई भने साया चियाको तलतल लाग्यो मलाई पनि उसले त्यहीँ पारी बाटोमै पाकिरहेको चिया खुवाउन लागे यही ठाउँमा कतिपटक बेलुका चिया खान जाउन भन्दा उसले मानेकी थिइन बेलुका भिडभाड ज्यादा भएर होला सेतो टी सर्ट र कालो जिन्स लगाएकी थिए उसले पुरै कन्ट्रास्ट ड्रेस थियो त्यो खुब म्याच गरेको एकथोक मैले भन्नैपर्छ क्लासमा थोरै मात्र केटी थिए जसको ड्रेसअप सेन्स राम्रो थियो त्यसमध्ये साया पनि थिए ऊ प्रेमिका भई भनेर भनेको होइन सुरुकै दिनदेखि मैले अनुभव गर्दै आएको थिएँ कस्तो मिठो चिया चिया खान सुरु गर्ने बित्तिकै उसले दिएको प्रतिक्रिया नमिठो चिया पाइने ठाउँमा तिमीलाई ल्याउँछु त मैले यसरी भने मानौ उसलाई चिया पकाएर खुवाउने नै मै ऊ ओठले पारेर एकपल्ट खिसीको भावभङ्गिताका साथ हाँसी अनि आफ्नो सम्पूर्ण ध्यान चियामै केन्द्रित गरे कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन समरलभको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुनिरहनु भएको छ श्रुति सम्वेगमा हामी आज सुबिन भट्टराईको उपन्यास समरलभको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ जा, जा उसको त्यो भारी झोला नयमानेश्वर बस स्ट्यान्ड लाँदै काँध दुख्न थाल्यो भन्नु भएन के गर्नु त्यतिले त केही थिएन अझ बल्कुदेखिको बाटो सम्झेर त झनै हात्तिन लागेँ म बसैभरि बल्कु नउत्रेन्जेल मेरो ध्यान उसको त्यो बडीमानको निलो झोलामै केन्द्रित भयो के गर्ने कुनै समाधान सुझिरहेको थिएन बल्कु झरियो त्यति नै बेला झोलाको बोझले गर्दा कनीकुती एउटा आइडिया आयो उसले कस्तो प्रतिक्रिया देखाउली भन्ने मात्र थियो मैले तत्कालै उसलाई भने सिडिएससम्म ट्याक्सीमा जाउँ उसले हुन्छ भने हामीले ट्याक्सी रोक्यौँ र सिडी यसतर्फ लाग्यौँ त्यहाँ चलपल थियो म चिया पिइरहेको एउटा ग्याङमा गएर मिसिएँ र पुनः अर्को कप चिया पिउन लागेँ सिडी यसमै दुई कप चिया पिइयो नौ बज्यो तर बस आउने कुनै लक्षण थिएन त्यति नै बेला ल्याबमा काम गर्ने उमेश दाईले खबर गरे हामीलाई पोखरा लाने बस बिग्रेर थन्किएको छ विद्यार्थीहरू गाईगु गर्न थाले बस खोज्नु पर्यो उमेश दाईले हामीतर्फ हेर्दै भने सुमन गौतम र प्रकाश सिलवाल नाम गरेका दुईजना बस खोज्न गए करिब दस बजेतिर उनीहरू आए साथमा दुईटा बस लिएर केटाहरू एउटा बसमा केटीहरू अर्को बसमा बस हिँड्यो साढे दस बजे रमाइलो गर्ने खालका केटाहरू लास्ट चेतेर बसे उनीहरू भेज ननभेज दुवै प्रकारका गफ गर्दै घरि गीत गाउँदै नाच्दै हाहा हु गर्दै मनोरञ्जन लिइरहेका थिए म भने यता मोबाइलबाट सायालाई मिस कल दिन्थेँ ऊ पनि मलाई मिस कल फर्काइरहेकी थिए धेरै भएपछि एकपल्ट त मैले एउटा एसएमएस पठाएँ सिर्फ यति लेखेँ के हुँदैछ उसको रिप्लाई एकैछिनमा आयो अन्ताक्षरी तिमी आऊ न कसरी मैले लेखी पठाएँ उसले जवाफ फर्काई रोकेको बेलामा केटीहरूको हुलमा अँ केटीहरूको उमा आउन आग्रह गर्दै थियो के प्रतिक्रिया दिनु पोखरा पुग्दा बेलुकाको पाँच बज्यो गाडी बाबालाई जगाडी गरेर रोकियो केटीहरूको गाडी हाम्रोभन्दा केही बेर अगाडि नै रोकिसकेको थियो उनीहरू दमादमा आफ्ना झोला बोक्दै उत्रिरहेका थिए मेरो ध्यान आफ्नो गाडीबाट ओर्लने बित्तिकै त्यतैतिर गयो विशेष सायालाई पछ्याउँदै वा आफ्नो गरौँ न गरौँ निलो लामो ब्याग सकिन सकेकी घिसार्दै थिए उसले मलाई देखिहाली त्यसपछि ऊ झन् ठस ठस गर्न थाली निधारका सम्पूर्ण रेखा खुम्चाउँदै एकछिनसम्म मलाई नै हेरिरहे आएर झोला बोकिदिए हुन्थ्यो भन्ने भाव साथ तर म विवश थिएँ उसको झोला नबोक्न त्यसरी सबको सामु गएर उसको झोला बोकिदिन मलाई आँट आएन तिनताका क्लासमा केटाहरूबीच जोइटिङ्रे शब्द खुबै पपुलर थियो यति कोही केटा प्रेमिकाको केही काम गरिदिन खोजिरहेको छ भने उसलाई जोइटिङ्रे भन्ने गरिन्थ्यो लाजै मर्नु पारुन्जेल जिस्काइदिन्थे झोला घिसार्दै गरिकी सायालाई नदेखे चाहिँ गर्न बाध्य भए एक मनले त लागिरहेको थियो गएर कसैले नदेख्ने गरी उसको झोला बोकिदिउँ तर केटाहरूले जिस्काउलान् भन्ने भए मनभरि व्याप्त भइरह्यो फेरि केटीहरूमा पनि आफ्नो प्रेमी हुँदाहुँदै आफू किन दुःख गर्नु भन्ने भाव साह्रै नहुने त्यही झोला उसले आफ्नो घरबाट मसितको भेट हुने ठाउँसम्म त ल्याइदिएकी थिए यहाँ त्यसको एक चौथा जति दूरी पनि थिएन बोकेर लैजानलाई बच्चाहरू आफ्नो आमा बुबा देखे भने बढी झगडा गर्छन् नि ठ्याक्कै त्यस्तै प्रवृत्ति ऊ मलाई एकपल्ट आँखा तर्दै रोड क्रस गरेर बाबा लजको भर्याङ उक्लिन लागि हामी पनि आफ्नो झोला बोकेर होटलतर्फ लाग्यौँ सिडिएसले पहिले हामी सबैजनालाई चार चारजनाको ग्रुपको लिस्ट डिपार्टमेन्टलाई बुझाउनु पर्ने भन्ने सूचना दिएको थियो होटलको प्रत्येक रुममा चार चारजनाको दरले राख्ने चलन रहेछ बाबा लजमा एउटा रुम पुगेन म्यानेजमेन्ट साह्रै खत्तम भनेर केटाहरू कराउन थाले फेरि उही उमेश दाईले अघि सरेर केटाहरूलाई भने एउटा ग्रुप पल्लो लजमा बस्नुपर्ने भयो पल्लो लज थियो स्नो लज उमेश दाईको कुरा सुनेर एकछिन केटाहरूमा खास खास खुसखुस हुन लाग्यो केटीहरू पहिले गएर माथो तलामा बसिसकेका थिए बाबा लजमा रमाकान्त यादवसहित शिक्षकहरू पनि बस्नेवाला थिए त्यहाँ बस्नेहरू पुरै डिसिप्लिनमा बस्नु पर्थ्यो केटाहरू सब छाडा उदात्त हुन चाहने काठमाडौँमा छँदै केटाहरू राति राति लजमा दारू खानुपर्छ भनेर सल्लाह गर्न थालिसकेका थिए अर्कै लजमा बस्न पाउँदा पिएकोमा पक्राउ पर्ने रिस्क फ्याक्टर त कम हुन जान्थ्यो उमेश दाईको प्रस्तावप्रति केटाहरूको होड किन नहोस् त्यसैले छलफल गरिन सक्दै सबै ग्रुपका केटाहरूले एकैसाथ भने हामी जाने तौ परेन फसाद स्नो हिल लजको एउटा रुमका लागि नै हाना भयो यसरी भएन झगडै होला जस्तो स्थिति हुन लागेपछि उमेश दाईले भने गोला प्रथा गर्छु जसको ग्रुप पर्छ उही जान्छ यो कुरामा सबैजना सहमत भए तलको हल्ला र उमेश दाईको ठुलो आवाज सुनेर मासतिर आफ्नो रुम कब्जा गरेर बसिसकेका साया लगायत केही केटी बार्दलीबाट आएर रमिता हेरिरहेका थिए मलाई पनि बाबा लजमै बस्न मन थियो किनकि साया थिए खैर ग्रुपको कुरा थियो रुम पार्टनरहरू तिनैजना हौसिएका थिए म पनि होइन पल्लो लजमा हामी जाने भनी अझ ती तिनैजनालाई मात गर्ने गरी हल्ला गरिरहेको थिएँ मनमा जे भए पनि यस्तो देखिरहेको थिएँ कि मानव त्यहाँ भएमध्ये स्नो हिलमा जान सबभन्दा इच्छुकमै छु अरूले नबुझे पनि सम्भवतः किरणले मेरो नौटङ्की स्पष्ट बुझेको थियो गोला प्रथा भयो स्नो हिल हाम्रै भागमा पर्यो हामी अर्थात् म किरण सुमन विनोद र सन्तोष मेरो नौटङ्की खेर गएन हामी आफ्ना झोला बोकेर स्नो हिलतर्फ लाग्यौँ एक दुई पाइला हिँडिसकेपछि फर्केर वार्तालीमा उभिरहेकी सायालाई हेरेँ उसको रिस अझै शान्त भइसकेको थिएन जस्तो लाग्यो किनकि मलाई लाग्यो त्यसबेला उसका आँखा मलाई भनिरहेका थिए ठिक्क पर्यो साँझ पर्न पर्न आँटेको थियो चराहरू चिरबिर चिरबिर गर्दै आफ्नो वासस्थानतर्फ फर्काउँदै थिए स्नोहिलबाट फ्रेस भएर बाबा लजमा आइपुग्दा सबै साथी घुम्न भने सडकतिर जाँदै थिए प्रतीक्षाहरूसँगै नजिकै उभिरहेकी सायालाई म आँखाकै इसाराले बोलाउने प्रयास गरिरहेको थिएँ धेरै बेरसम्म पनि उसको ध्यान आफूतिर तान्न सकिनँ केही नलागेपछि नजिकै गएर उसलाई कोट्याएँ उसले पहेँलो स्लिभलेस र खैरेहरूले लगाउने जस्तो सेतो ट्राउजर लगाएकी थिए ऊ भर्खर नुहाएर आएकी थिए कपाल पुरै फुक्का आंशिक भिजेको थियो प्रतीक्षाहरूले सुन्लान् भन्ने लागेर उसको हातसम्म अलिक ओरसम्म तानेर सुटुक भने यता आऊ न किन उसले पनि मरे चाहिँ साउथीको स्वरमा भने मैले उसलाई तानेर बाबालजबाट सडकमा लगेँ त्यसपछि भने घुम्न क्या लाटी प्रतीक्षाहरूसँग घुम्न जाने योजना थियो मेरो त उसले ठुस्स परेर भने मलाई थाहा थियो ऊ रिसाएको अभिनय गरिरहेकी छ र समाप्त प्रतीक्षाहरूसित घुम्ने त्यस्तो खास योजना पनि थिएन रिस अझै शान्त भएको छैन मैले आफ्नो हात उसको काँधमा लाँदै भने आँखाभरि प्रश्नवाचक भावका साथ उसले मलाई हेरी मैले उसको काँधबाट हात हटाएँ केही बेर हिँडिएपछि मैले फेरि उसको काँधमा हात राखेँ उसले आफ्नो आँखाको भाव भावभङ्गी दोहोऱ्याएँ अनि उसै गरी मैले त्यहाँबाट आफ्नो हात फेरि हटाएँ तर तेस्रोपल्ट पनि मैले आफ्नो हात उसको काँधमा राखिसकेपछि उसले आफ्नो मन थाम्नै सकेन सकेर मजाले हाँसी ऊ हाँसेको देखेर मलाई पनि हाँस उठ्यो त्यसपछि मैले उसलाई कसिलो गरी अँगालेँ हाँस्दै उसले भने तिमी नि मैले सोधेँ म के केही होइन उसले भने उसको हाँसो अझै थामिसकेको थिएन त्यत्तिकै हाँस्दै ठट्टा गर्दै सडकको किनारामा हिँडिरहेका थियौँ सडकमा साइक्लिङ गरिरहेका पर्यटकलाई देखाउँदै उसले भने वाउ साइक्लिङ उसले त्यसो भनेपछि मलाई पनि साइक्लिङ गर्ने रहर पलायो उसलाई साइकलको अगाडिको डन्डीको भागमा राखेर लेक साइड परिक्रमा गरे लेफ्ट साइडको तरुण रातमा ऊ कम्ती रमाइन जे देख्दा पनि रोमाञ्चित अनुभव गर्थे ऊ लेफ्ट साइडका सम्पूर्ण गतिविधिलाई आँखाभरि भर्दै हिँडिरहेकी थिए घरि दायाँतिर हेर्थे घरि बायाँतिर कुनै कुनै रेस्टुरेन्टमा दोहोरी र नृत्य चलिरहेको हुन्थ्यो ऊ त्यति बेला साइकल रोक्न लगाउँथे र उभिएर बडो रोमाञ्चित हावभावका साथ हेरिरहन्थे ऊ लेफ्ट साइडका गतिविधिलाई देखेर रोमाञ्चित भइरहेकी थिए भने म उसको साथ पाएर रोमाञ्चित थिएँ साइक्लिङ गर्दै जाँदा बिचबिचमा हाम्रै साथीहरू पनि भेटिए उनीहरू पनि साइक्लिङ गर्दै यताउता गरिरहेका थिए कोही भेट्यो कि हात हल्लाएर बोलाइन्थ्यो एक किसिमले लेग साइड नै सिडिएमय भएको थियो साइकल चलाउँदै हामी पामेसम्म पुग्यौँ पामेको माछा नखाइ त आउनै भएन मैले माछा खाने अफर गरेँ भरे भात नरुच्ला नि उसले भनी हाँस्यो एकछिन माछा मिठो थियो मभन्दा उनै उरुक्क भाइ भात नरुचे नरुचोस् भन्दै टन्न खाए उसले एकछिन वसुन्धरा पार्कमा गएर बस्यौँ त्यहाँ बस्दा बस्दै रात झमक्कै पर्यो त्यहाँबाट सडक पारी देखिने घरहरूमा बलिरहेको झिरिमिरी बत्ती कम्ती मोहक थिएन हामी एकछिनसम्म त्यही वसुन्धरा पार्कमै फेवातालतर्फ आफ्नो अनुहार फर्काएर बसिरह्यौँ उसले आफ्नो टाउकोलाई मेरो काँधमा अडाएकी थिए म बिछट्टै रमाइरहेको थिएँ किन त्यहाँबाट उठ्नु जस्तो लागिरहेको थिएन समय यहीँ अडियोस् जस्तो जीवन यत्तिकै बितोस् जस्तो लागिरह्यो आफूले वास्ता राखेका बाहेक अरू कुराको वास्ता गर्नु नपरे मान्छे कति सुखी हुन्थ्यो होला उसको अर्ध ओसिलो टाउकोले मेरो काँधलाई न्यानो बनाइरहेको थियो र म भित्रभित्रै पग्लिरहेको थिएँ केही बोल्नु अगावै स्याहार र पानी बर्सन थाल्यो मध्य भदौ थियो बर्सातको के भरोसा फेरि त्यतिखेर एकैछिन घुम्न त निस्केको हो नि भन्दै बर्सादी पनि ल्याइएन हामी सक्दो कुद्यौँ बाबा लज पुग्दा निथ्रुकै भिजिसकेका थियौँ बाबा लज पुग्ने बित्तिकै मैले उसको कानमा खुसुक्क भने लुगा फेरि है भिजेर उसका भित्री अङ्गहरूको आकार छर्लङ्ग देखिने भइसकेको थियो उसले मेरो कुरालाई अर्कै हिसाबमा बुझी भनी भने रातभरि यही लगाएर सुतु कि भन्दै थिएँ म त बुझ न मैले भने तर मनमा आएको कुरा भन्न सकिनँ लुगा फेर्न पनि तिमीले सिकाइराख्नुपर्छ उसले अलिक च्याठिँदै भने म केही बोलिन सकिनँ मेरो आँखा उसको छातीमा पुगेछ सायद निकै बेर हेरिएछ कि क्या हो आँखा ठुला पारेर भने तिमी नि हाँस्दै उसलाई सोधेँ म के ऊ बाबालजको दोस्रो तला जाने भर्याङ चढ्न थाली चार पाँच खुड्किला चढिसकेपछि मतिर फर्केर हेरेर भने फरवर्ड बलिहारी पोखरामा पाँच दिन पुरै परिश्रममा बित्यो दिनभरि गदा चाहिँ जोतियो अनि राति पनि दिउँसो गरेको कामको क्यालकुलेसन गर्यो सायाको ध्यान नरहे एक किसिमले साथीहरूसँग राति अबेरसम्म बसेर त्यसरी काम गर्दा रमाइलै अनुभव हुन्थ्यो आफ्नो भागको काम साथीहरूलाई जिम्मा लगाएर म बाथरुममा पसी उसलाई फोन मान्थेँ ऊ काम गर्दैछु सकेपछि आफै गर्छु भन्दै मेरो फोन काट्थेँ रातमा उसको फोन आयो मलाई निद्रा पनि लागिरहेको थिएन उठाएँ उसले भने छतमा आऊ न छतमा पुगे ऊ बाबालजको छतबाट मलाई हात हल्लाइरहेकी थिए छतमाथिबाट हामी कुरा गर्न सक्दैनथ्यौँ उसले मोबाइलमा फोन हाली हाई हेलो पछि मैले उसलाई सोधेँ अनि सबै काम सकियो त अघि नै उसले भने अनि तिम्रो थाहा छैन मैले भने म त लम्फु ऊ हाँसी मलाई त्यो हाँसो मन पर्यो रात त्यसै त्यसै रोमान्टिक थियो निलो आकाशमा चन्द्रमा हाँसिरहेको थियो चमेलीको सुभाषले वातावरणलाई थप रोमान्टिक बनाइरहेको थियो do hari do hari मैले उसलाई सोधेँ निद्रा लागेन छैन किन मलाई थकाइ धेरै लागेपछि निद्रै लाग्दैन धन्न उसले त्यसै भनिन ऊ पनि त्यसबेला निकै रोमान्टिक मुडमा देखिन्थे उसले सोधी एउटा कुरा सोच्छु न नाटी भन है हुन्छ ढाँट्ने खालको अप्ठ्यारो प्रश्न सोधिन भने अनि एकपल्ट अघिल्तिर झरिरहेको कपाललाई आफ्नो देब्रे हातले पछाडि पुऱ्याएर सोधी तिमीलाई मेरो के कुरा मनपर्छ लौ उसले कस्तो फिल्मी प्रश्न सोधी भनौँ छिटो ऊ तल्लो ओठ टोकेर हाँसिरहेकी थिए केटी मान्छेको सबभन्दा मनपर्ने कुरा त उनीहरूको जेन्डर नै हो साया यति भनिसकेर म हाँस्न लागेँ ऊ रिसाएको अभिनय गर्न लागि मलाई तिम्रा क्याडबरी जस्ता ओठ मनपर्छन् मैले केही सिरियस हुँदै भने चितैमा उपभोग गर्न पाइन्छ के मन नपरोस् त उसले भने म पनि नहाँसिरहन सकिनँ मैले पनि उसलाई मेरो के कुरा मनपर्छ ममा उत्सुकता थियो उत्तर थाहा पाउन उसले भने मलाई तिम्रो लम्फुपना मनपर्छ धन्यवाद मैले भने मलाई थाहा थियो मलाई खिसी गरिरहेकी थिए अब जान्छु उसले भने नजाउनु प्लिज अहिले कसैले थाहा पायो भने जाऊ उसो भए मैले भने जाने बेलामा के भन्नुपर्छ के उसले सोधी अनि भने बाई भने त बाई मात्रै मैले भने अरू केही भन्दैनन् ल ल मिस यु उसले भने अरू मैले पुनः सोधेँ लभ यु अरू किस यु अरू अब के भनौँ योभन्दा बढी उसले झर्कँदै भने किसपछि के हुन्छ उसलाई जिस्काउन मन परिरहेको थियो पर्वट झर्केको आवाजमा उसले यसो भने फोन काटेर छतबाट ओझेल भई भने गरिब कोठामा पुगेको निकै बेरपछि उसको मेसेज आयो लेखिएको थियो मलाई तिम्रो केयरिङ बानी मनपर्छ तिम्रो सेन्स अफ ह्युमर मनपर्छ अनि तिम्रो बुद्धुपना मनपर्छ मैले लेखेँ मलाई तिम्रो सबै कुरा मनपर्छ साया तिमीसित वास्ता राख्ने हरेक चिज मनपर्छ त्यस्तो कुनै चिज छैन तिम्रो जो मलाई मन नपर्ने होस् त्यसको जवाबमा उसले लेखेर पठाए हाउ स्विट मलाई अझै लेख्न मन लागेको थियो आजकल मलाई तिमीसित प्रत्यक्ष अप्रत्यक्ष सरोकार राख्ने सबै चिज मनपर्न थालेको छ यो संसार मनपर्छ किनकि तिमी यही संसारमा छेउ मलाई आजकल आफ्नै नाउँ मनपर्न थालेको छ साया किन थाहा छ किनकि तिमी आफ्नो मिठो आवाजले मेरो नाउँलाई सम्बोधन गरेर बोलाउँछौ मलाई कुनै पनि दिनमा कुनै पनि मोडमा तिरस्कार नगर्नु तर लेखिन त्यत्रो लामो टेक्स्ट लेख्न कसको जाँगर होस् लेखेँ गुड नाइट स्विट ड्रिम्स ಗರೀಬಿ जियोलोजीको फिल्ड ट्रिपको दिन थियो हर्पन खोलासम्म पुगेका थियौँ हामी सबभन्दा दिक्क लाग्दो फिल्ड ट्रिप त्यसै दिन भइरहेको थियो काम सिकाइदिएर सर नजिकैको रेस्टुरेन्ट जस्तोमा कोल्ड ड्रिङ्क्स पिएर बसिरहेका थिए सायाको त्यस दिन सोसियो इकोनोमिक सर्वेको दिन थियो गर्मी र कामले दिक्क दिक्क लागिरहेका बेला सायाले फोन गरेर बोलाए रुन खोज्ने मान्छेको आँखा घोची जस्तै म पनि उसको निमन्त्रणा स्वीकारेर फर्किएँ लेक साइडतिरै खोजेको बेला बस पनि हत्तपत्त पाइने कहाँ हो र बल्ल बल्ल एउटा बस आयो पुरै प्याक छतकै डन्डीमा यसो आड लाग्नसम्म पाउने ठाउँ खलासीले निकालिदियो हिँड्यो बस कच्ची बाटोमा पिर्लिक्क पिर्लिक्क कोक्रो जस्तै हलिँदै साया फेवातालको इन्ट्रिगेट अगाडि पानीपुरी खाँदै थिए तिन प्लेट भइसक्यो मलाई देख्न साथ उसले भने धेरै बेर कुरा आएर सोधेँ एउटा पानीपुरी मुखमा हाल्दै ऊ बोली होइन तिमी बिचराले मलाई के कुरा आउँथ्यो म आफ्नै कुरेर बसेको नि पानीपुरी निलिसकेपछि उसले फेरि भने तिमीलाई थाहा छ लाइफमा मलाई सबभन्दा के मनपर्छ बढी म प्रश्नसूचक आँखाले उसलाई हेरिरहेँ उसले भने कुर्न के गर्नु त गाउँमा भन्ने बित्तिकै बस पाइँदो रहेनछ केही नभने पानीपुरीको पैसा तिरेर उसले मलाई लिएर हिँडी के बाँकी छ अब मैले सोधेँ अलिक निनाउरो पारामा उसले भने माझीहरू नै भेटिएनन् जाऊ सर्फे कोही स्न्यार्स टुरिस्ट र माझीहरूको लागि बनाइएको थियो हामीले अघिल्लो दिनै त्यहाँ सर्फे गरिसकेकाले माझी कहाँ हुन्छन् भन्ने मलाई थाहा थियो एक घन्टामै उसको सबै काम सकिदिएँ ठुलो झन्झटबाट मुक्त भएकोले होला ऊ मक्ख परे यही मौका छोपेर मैले उसलाई पाताले छाँगो जाउँ भने ऊ कम्ती कि होइन पोखरा आएको पाँचौँ दिनमा त्यहाँ जान पाइएको थियो त्यो पनि एउटा आश्चर्यकै कुरो पहिलो दिनपछि त त्यसरी साइक्लिङ गर्दै लेक साइड परिक्रमा गर्न पनि पाइएको थिएन कति व्यस्त भयो काममा भने नि कुरै छाडिदिउँ त्यसैले यतिखेर पाताले छाँगो घुम्न पाउँदा हुनसम्म आनन्द आयो समय अझ थियो त्यसपछि महेन्द्र गुफा र चमेरे गुफा पनि गयौँ चमेरे गुफामा दुलोबाट निस्कने बेला म झन्डै अड्केको अन्तिम दिन हामीलाई घुमाउन भनेर पहिले बेगनास ताल र त्यसपछि लुम्ले लगियो लुम्ले जाँदै गर्दा सबै केटाहरूको मुखमै थियो मुटु छुने लुम्लेको हावाले नुम्लेमा ओर्लेर हामी त्यहाँको मेट्रोलोजिकल स्टेसनतर्फ गयौँ अघिअघि केटीहरू हिँडिरहेका थिए पछि अछि केटाहरू गाइरहेका थिए मुटु छुने लुम्लेको आवाले फुल जस्तै सोल्टिनी बस्यो दिलैमा भन्दा केटाहरू आफ्नो स्वर साबिकभन्दा उकासिरहेका थिए केटाहरूको स्वर अलिक चर्को सुनेर होला यति बेला केटीहरू पनि पछिल्लोतिर फर्केर मुसुक हाँसिरहेका थिए त्यो दिन अन्तिम दिन थियो सबैभन्दा सबैजना एक किसिमले उदासै देखिन्थे रमाइलो माहौलमा बितेका दिनहरूको अवसान यो दिनबाट हुँदै थियो सबभन्दा उदास सायद म थिएँ जस्तो लाग्छ यो मान्छेको स्वभाव नै होला जो पनि आफैलाई ज्यादा दुःखी ठान्छ आफैलाई ज्यादा पीडित ठान्छ सधैँ माथि रहन चाहन्छ मान्छे सुख पाउँदा पनि मान्छे आफूलाई अरूभन्दा बढी सुखी र सम्पन्नताको हकमा पनि वा आफूलाई नै बढी सम्पन्न प्रमाणित गर्न खोज्छ चाहन्छ र दुःख यसमा कुनै शङ्का छैन कि मान्छे संसारको सबभन्दा दुःखी पनि आफैलाई प्रमाणित गर्न खोज्छ म पनि त यही दुनियाँको मान्छे नै परेँ <laughs> साँझ सिडी यसका विद्यार्थीबीच साँझको डिनर डिनरलाई अन्तिम भोज जसरी सेलिब्रेसन गर्ने टुङ्गो लाग्यो रमाकान्त यादव त्यही दिन प्लेनबाट फर्किसकेकाले हामी सबै छाडा हुने मुडमा थियौँ साया प्रतीक्षा अनु दिव्या किरण र मसहितको हाम्रो ग्रुप छँदै थियो बाबा लजबाट करिब पाँच सय मिटर परको एउटा दोहोरी रेस्टुरेन्टमा छिर्यौँ रेस्टुरेन्टको एकापट्टि बार थियो भने अर्को साइडमा दोहोरी गाउने महिला र पुरुष गायक रेस्टुरेन्टमा झ्याल ढोका पर्खाल केही थिएन छत मात्र थियो गएर बस्नासाथ केटीहरूले आफूलाई बियर मगाइहाले र हामीलाई सोधे तिमीहरू के पिउने किरण हाड खाउँ भन्दै थियो तर मैले पहिले एक एक बोतल बियरै खाउँ भनेर अल्झाएँ मेरो शरीरले रक्सी पचाउँदैन थियो धेरैपल्ट मैले बान्ता गरेको थिएँ तर यहाँ खान्न भन्नु मर्दाङ्गीबाट च्युत हुनु बराबर थियो सायाले मात्र भने त खप्नेवाला नै थिएँ तर यहाँ चार चारजना केटी थिए बरु पिउनमा कन्ट्रोल गरौँला भन्दै किरणसँगको सल्लाह अनुसार बियरै मगायौँ बियर सकिएपछि किरण नै अघि सरेर बोल्यो अब ब्लु र भान्डाई प्रतीक्षाले भने नाइ भोड्का खाने प्रतीक्षालाई जित्न के सकिन्थ्यो उसले वेटरलाई बोलाएर एक एक एक हाफ भोड्का मगाइहाली म खान्न खान्न भन्दै थिएँ जबरजस्ती गर्न थालेँ जबरजस्ती गर्ने प्रतीक्षा नै थिए साया केही नबोली आँखैले खाउन भने चाहिँ भाव व्यक्त गरिरहेकी थिए किरण र अनु प्रतीक्षाको होमा हो मिलाइरहेका थिए त्यहाँ दिव्या मात्र थिए जो दुई गुडको बियर चाखेर अब केही नखाने भनेर कोल्ड ड्रिङ्क्स खाँदै बसिरहेकी थिए ऊ चुपचाप बसी मात्र रहेकी थिए दुई पेक भोड्का खाइसकेपछि म पुरै ज्याप एक हाफमाथि अझ अर्को क्वार्टर पनि थपेका थिए उनीहरूले श्रुति समेकमा यतिन्जेल तपाईँ सुबिन भट्टराईको उपन्यास समरलभको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव र प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम Shruti Sambek Ujyaalo ninety network post box number छ चार छ नौ काठमाडौँ इमेलका लागि SHRUTI Shruti at UNN dot com dot NP हवस् त अर्को साता समरलभको चौथो श्रृङ्खला लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत किमिरे बुलबुल विदा चाहन्छौँ